नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा W W dot radio Arpan dot कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको बिहान एघार बजेको अर्पण खबरमा स्वागत छ म ध्रुवराज आज बिपी स्मृति दिवस नेपाली कङ्ग्रेसका संस्थापक तथा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको एकतिसौँ स्मृति दिवसको अवसरमा नेपाली कङ्ग्रेस तथा कङ्ग्रेसका विभिन्न भातृ संगठनहरूले विभिन्न कार्यक्रमको आयोजना गरी बिपीको स्मृति गरिरहेका छन् कोइरालाको जन्म विक्रम सम्बत उन्नाइस सय एकहत्तर साल भदौ चौबिस गते भारतको बनारसमा भएको थियो उहाँ नेपाली राजनीतिमा बीपी कोइराला र नेपाली साहित्यमा विश्वेश्वर प्रसाद कोइरालाको नामबाट परिचित हुनुहुन्थ्यो क्यान्सर रोगबाट थला पर्नुभएका कोइरालाको दुई हजार साल साउन छ गते निधन भएको थियो भारतीय स्वतन्त्रता आन्दोलनमा समेत सहभागी कोइराला भारतीय नेताहरूसँगै जेल पर्नु भएको थियो कोइरालाको नेतृत्वमा जहानिया राणा शासन हटाउन दुई सालमा नेपाली राष्ट्रिय कङ्ग्रेसको स्थापना भएको थियो बिपी कोइरालाले दुई हजार सात सालमा एक सय चार वर्षीय राणा शासनको विरुद्धमा भएको जनक्रान्तिको नेतृत्व गर्नुभएको थियो नेपालको प्रजातान्त्रिक समाजवादी आन्दोलनका प्रतीक मानिने बिपी तत्कालीन नेपालमा अन्तर्राष्ट्रिय पहिचान बनाउन सफल राजनैतिक व्यक्तित्वका रूपमा समेत चिनिनुहुन्थ्यो राष्ट्रिय प्रजातन्त्र र राष्ट्रियता प्रजातन्त्र र समाजवादको सिद्धान्त प्रतिपादन गर्नुभएका कोइराला दुई हजार पन्ध्र सालमा भएको पहिलो संसदीय चुनावपछि पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्न सफल हुनुभएको थियो तत्कालीन राजा महेन्द्र शाहले प्रधानमन्त्रीबाट बर्खास्त गरी कोइरालालाई जेल राख्नु भएको थियो उहाँ दुई हजार पच्चिस सालसम्म आठ वर्ष निरन्तर जेलमै रहनुभयो त्यसपछि भारत प्रवासमा रहनुभएका कोइराला दुई हजार तेत्तिस सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्कनु भएको थियो उच्च राजनैतिक छवि हुँदाहुँदै पनि उहाँले नेपाली साहित्यमा पुर्याउनु भएको योगदानलाई अतुलनीय मानिन्छ कोइरालाको सुम्निना मोदी आइन बाबु आमा छोरा नरेन्द्र दाई तीन घुम्ती तथा हिटलर जस्ता चर्चित उपन्यासहरू नेपाली साहित्यमा चर्चित रहेका छन् चितवनको भरतपुरमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ आफ्नै घरमा रहेको पानी ताने मोटर बन्द गर्ने क्रममा करेन्ट लागेर गैराती भरतपुर नगरपालिका नम्बर एघार नवरत्न टोल निवासी बाहन्न वर्षकी कान्छीमाया तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ करेन्ट लागेर गम्भीर घाइते भएकी कान्छीमायाको उपचारका क्रममा कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भरतपुरमा राति नै मृत्यु भएको थियो एकीकृत नेकपा माओवादीको विस्तारित बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको संगठनात्मक प्रस्ताव पारित हुने भएको छ दिउँसो बाह्र बजे बस्ने बैठकले प्रचण्डको एकल नेतृत्वको संगठनात्मक प्रस्तावलाई पारित गर्ने कार्यक्रम रहेको माओवादीका नेताहरूले बताएका छन् बैठकमा बोल्ने सबैले प्रस्तावमा समर्थन जनाएपछि शनिबार उपाध्यक्ष नारायण काजी श्रेष्ठ र महासचिव पुष्पबहादुर बोगटेले पदबाट राजीनामा दिनुभएको थियो प्रचण्डले संविधानसभा चुनावसम्मका लागि आफ्नो एकल नेतृत्वमा जाने संगठनात्मक प्रस्ताव विस्तारित बैठकमा पेश गर्नुभएको थियो चुनावमा कार्यक्षेत्र हेरफेर गर्ने विषयमा माओवादी नेताहरू छलफलमा जुटेका छन् नेकपा एमालेको जारी केन्द्रीय समितिको बैठकमा आज केन्द्रीय सदस्य मनोनयनका विषयमा छलफल हुनेछ अध्यक्ष जननाथ खनालको प्रतिवेदन पारित भएपछि आज बाँकी एजेण्डाका विषयमा छलफल हुने कार्ययोजना रहेको एमाले जनाएको छ बैठकमा विधान अनुसार केन्द्रीय सदस्यको मनोनयन जिम्मेवारी बाँडफाँडको एजेण्डामा छलफल हुनेछ साथै आजको बैठकमा सल्लाहकार परिषद स्थानीय निकायको प्रतिवेदनसँगै चुनावी अभियानको समीक्षा पनि हुनेछ मनोनयनका विषयमा एमाले नेताहरूबीच विवाद रहेकाले पहिलो एजेन्डामा नेताहरूको ध्यान बढी केन्द्रित रहने एमालेका नेता कृष्ण गोपाल श्रेष्ठले जानकारी दिनुभयो बैठक मध्याह बाह्र बजेपछि पार्टी केन्द्रीय कार्यालय मदनगर बल्खुमा बस्नेछ नेपाल राष्ट्र बैङ्कले आज मौद्रिक नीति सार्वजनिक गर्दैछ वित्तीय अनुशासन कायम राख्नु उच्च मूल्य वृद्धि नियन्त्रण गर्नु तथा बजेटले लिएका लक्ष्यलाई सार्थक बनाउनु मौद्रिक नीतिको लक्ष्य हुने राष्ट्र बैंकले जनाएको छ चालु आर्थिक वर्षको बजेटले साढे पाँच प्रतिशतको आर्थिक वृद्धि र मूल्य वृद्धिलाई आठ प्रतिशतमा सीमित गर्ने लक्ष्य लिएको छ मौद्रिक नीति मार्फत ग्रामीण तथा साना उद्यम कर्जा विस्तारलाई प्राथमिकतामा राख्ने राष्ट्र बैंकको तयारी छ यस्तै रियल इस्टेट अन्तर्गतको जग्गा तथा प्लटिङको लागि खुकुलो नीति ल्याउन लागि छ इराकको राजधानी बगदादमा भएको श्रृङ्खलाबद्ध बम धमाकामा धमकामा जनाको ज्यान गएको छ धमाकामा परि सत्तरी भन्दा बढी घाइते भएका छन् अधिकारीहरूका अनुसार यो धमाका मुख्यतया सिया बाहुल इलाकामा भएको हो धमाका सियाहरू रोजाको लागि जाँदै गर्दा सडकमा भएको बिबिसीले जनाएको छ करडा बाइया सुर्ता तोप्सी र जाफरनिया जिल्लाको व्यावसायिक इलाकालाई आक्रमणकारीले निशाना बनाएको अधिकारीहरूको भनाइ छ यसै महिना जारी संयुक्त राष्ट्रसङ्घको तथ्याङ्क अनुसार अप्रेलबाट अहिलेसम्म इराकमा दुई हजार पाँच सय जनाको ज्यान गइसकेको छ र बार्सिलोनाका प्रशिक्षक टिटो भिलानोभाले आफू टिमका लागि पूर्ण रूपमा समर्पित हुन नसकेकाले पद छोडेको बताएका छन् स्पेनी क्लब बार्सिलोनाले दुई तिन दुई दिन अघि क्यान्सरको उपचार गराइरहेका टिटोले पद छाड्ने घोषणा गरेको थियो सन् दुई हजार बाह्रको डिसेम्बरमा उनको क्यान्सरको शल्यक्रिया गरिएको थियो उपचार चलिरहेको अवस्थामा आफूले मुख्य प्रशिक्षकका काम पूरा गर्न नसकेकाले पदमा नबसेको टिटोको भनाइ छ उनले आफ्नो टिमका खेलाडी र सबै सहकर्मीलाई सहयोगका लागि धन्यवाद दिँदै क्लबका लागि सधैँ सक्रिय रहने बताएका छन् पाँच वर्षको समय बिताएपछि